चमेलिया जलविद्युत आयोजनाको सिभिल निर्माणको काम छ्यानब्बे प्रतिशत सम्पन्न एक वर्षभित्रै उत्पादन हुने गरी काम भइरहेको आयोजनाका ठेकेदारलाई भुक्तानी दिन बजेट अभाव बाजुराका ग्रामीण क्षेत्रमा औषधिको चरम अभाव बिरामी भन्छन् मन्त्रीज्यू भाषणले रोग निको हुँदैन औषधि पठाउनु पर्यो संविधानमा सबैका अधिकार समेटिएको एमाले उपाध्यक्ष रावलको भनाई जातीय विभेदको अन्त्य गर्नको लागि सशक्त भएर अगाडि बढ्नुपर्ने धारणा व्यक्त र वनजंगलको फडानी र अनियन्त्रित बस्ती विकासका कारण पानीका मुहान सुक्दै गएको एक अध्ययनको निष्कर्ष दस प्रतिशत सेवा निशुल्क गराउन देशभरका अस्पतालमा पत्राचार प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु चिनिया ठेक्कामा दार्चुलामा निर्माणाधीन तीस मेगावाटको चमेरिया जलविद्युत आयोजनाको शिविर निर्माणको काम छ्यानब्बे प्रतिशत सकिएको छ इलेक्ट्रो तथा हाइड्रो मेकानिकल तर्फको काम पनि अन्ठानब्बे प्रतिशत पूरा भएकाले अब चाँडै विद्युत उत्पादन हुने आयोजकका अधिकारीहरूले बताएका छन् कुनै प्राविधिक समस्या नआए सन् दुई हजार सत्र डिसेम्बर तीस भित्रै यसको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिन्छ आयोजना प्रमुख अजय कुमार दाहालले भने दार्चुलाको शिखर गाविसमा निर्माणाधीन चमेलिया जलविद्युत आयोजनाको निर्माण सन् दुई हजार सातदेखि शुरू भएको थियो कुल स्वीकृत लागत पन्ध्र अर्ब छ करोड़ रूपियाँ रहेको यस आयोजनाको सिभिल निर्माणको ठेक्का चुनिया कम्पनी चाइना गेजवा ग्रुप अफ पावर कम्पनी अर्थात सीजीजीसीले लिएको छ आयोजनाको निर्माणमा भएको ढिलाइले लागत दोब्बर पुगेको हो छ सय एघार मिटर सुरुङ खनिसकेका बेला दुई सय बत्तीस मिटर क्षेत्रमा चमेलियाको सुरुङ खुम्सिएको थियो त्यसलाई मरमत गर्दा एक अर्ब नौ करोड़ रूपियाँ थप खर्च लाग्ने निष्कर्ष इन्जिनियर सहितको टोलीले निकालेको थियो तर संसदको सार्वजनिक लेखा समितिले भेरिएसनमा भ्रष्टाचार भएको भन्दै बीचमै काम रोक्नु निर्देशन दिएको थियो यो कुरा थाहा पाएपछि चिनिया ठेकेदारले रकम नपाए काम नगर्ने भन्दै काम रोकेका थिए सन् दुई हजार पन्ध्रको फेब्रुअरी दसदेखि बन्द भएको सुरुङ मरमतको काम सन् दुई हजार सोह्रको सेप्टेम्बर अठाइसबाट फेरि शुरू भयो हाल खुम्चिएको सुरुङ मर्मतको कामलाई तीव्रता दिइएको छ र पञ्चानब्बे मिटर क्षेत्र मर्मत भइसकेको छ अब बाँकी एक मिटर लामो सुरुङ मर्मत सकिएपछि काम लगभग सकिने आयोजनाका प्रमुख दाहालले बताएका छन् जमेलियादेखि कैलालीको अत्तरीयसम्म एक किलोमिटर लामो प्रसारण लाइनमा चार सय बाह्रवटा टावर बनाइसकिएको छ चमेलिया जलविद्युत आयोजनाका सहायक प्रशासकीय अधिकृत सुरेन्द्र सिंह खडाले एक वर्षभित्र एक वर्षपछि परीक्षण उत्पादन शुरू हुने बताएका छन् चमेलियाबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने बिजुलीको भारलाई हालको सिंगल सर्किट प्रसारण लाइनले ठेक्दैन त्यसैले पूर्व प्रसारण लाइनको बोटौलदेखि कैलालीको अप्तय खण्डमा क्षमता विस्तार गरी डबल सर्किट राख्ने काम भइरहेको छ रूपन्देहीको बुटलबाट बाँकीको कोहलपुरसम्मको काम सकिएको र कोहलपुरबाट अतरियासम्म काम बाँकी रहेको छ जहाँ चुमेरिएको विद्युत विद्युत जोडिनेछ आयोजनालाई आगामी डिसेम्बरसम्म सकाउन विभिन्न किसिमका समस्याहरू भनिरहेको आयोजनाका अधिकारीहरू बताउँछन् आयोजनामा सुरुङ स्क्विजिङको काम गरिरहेका ठेकेदारलाई भुक्तानी दिन बजेट अभाव भएको छ आयोजनाको निर्माण तीस डिसेम्बर दुई हजार सत्रभित्र सक्ने गरी बनेको जोइन्ट कोअर्डिनेटेड वर्किङ सेड्युल पनि स्वीकृत हुन बाँकी रहेको छ टनेल स्क्विजिङको भेरिएसन तीनको विज्ञ कमिटिबाट सिफारिस हुन बाँकी नै रहेको छ आयोजनाको हेडवर्क्समा बन्ने भनिएको आर्क ब्रिजको सट्टामा स्टील ब्रिज राख्ने विषयमा प्राधिकरणले स्वीकृति दिएको छैन सिभिल ठेकेदारको क्षतिपूर्ति दावी भुक्तानीका विषयमा पनि प्राधिकरणले निर्णय गरेको छैन प्रसारण लाइनका विभिन्न ठाउँमा पर्ने रूखहरू कटानको काम पनि हुन बाँकी रहेको छ बाजुराको बडीमालिका नगरपालिका बारकी होइजारी बेका आफ्नो छोरालाई मुटुको संक्रमण कम गर्ने बेन्जाथिन पेनिसिलिन पिनी डुरा इन्जेक्सन लगाइदिन औषधि बोकेरै स्वास्थ्य कार्यालयमा जानुभयो तर जिल्ला स्वास्थ्य कार्यालय बाजारमा त्यो लगाउन चाहिने सिरिन्ज नै रहेनछ पटुकीबाट दस रुपियाँ झिकेर त्यहाँबाट आधी घण्टा टाढाको निजी औषधि पसलमा गएर सिरिन्ज किन्नुभयो र छोरालाई उपचार गरेर घर फर्कनुभयो जिल्ला स्वास्थ्य कार्यालयले निशुल्क दिनुपर्ने सत्तरी प्रकारका औषधिमा यो सिरिन्ज पनि पर्छ तर बिकाले बजारबाटै किन्नु पर्यो उहाँ त एक प्रतिनिधि पात्र मात्र हुनुहुन्छ जिल्ला स्वास्थ्य कार्यालय बाजुराका स्टोरकिपर तेज साउदले भन्नुभयो हाम्रो यहाँ सिटामोल पनि छैन ग्लोब्स नभएको त धेरै भइसक्यो निशुल्क दिनुपर्ने सत्तरी प्रकारका औषधि मध्ये गएको वर्ष बाट बचेका दस बाह्र औषधि मात्र छन् ती पनि ठूलो मात्रामा प्रयोग नहुने भएकाले हो नेपाल सरकारले निशुल्क रूपमा जिल्ला अस्पतालबाट बहत्तर प्राथमिक स्वास्थ्य केन्द्रबाट पचपन्न र स्वास्थ्य चौकीबाट पैंचालिस किसिमका औषधि बिरामीलाई उपलब्ध गराउनु पर्ने नीतिगत व्यवस्था छ जिल्लाका ग्रामीण भेगमा औषधिको अभाव चरम रहेको छ जिल्ला स्वास्थ्य कार्यालय बाजुराले नियमित पठाउनुपर्ने औषधि आपूर्ति गर्न नसक्दा यो समस्या आएको हो स्वास्थ्य संस्थामा औषधि अभावका कारण स्थानीय बासिन्दाले सामान्य औषधि समेत पसलमा किन्नुपर्ने बाध्यता छ जिल्लामा हरेक वर्ष अनेक वाहनामा औषधिको अभाव हुने गरेको छ बाजुराका सबै स्वास्थ्य संस्थामा औषधिको अभाव देखिएको छ महिनाभन्दा धेरै भइसक्दा समेत सरकारी निकायले चासो दिएको छैन स्वास्थ्य मन्त्री गगन थापा सस्तो लोकप्रियताका लागि मात्र स्वास्थ्य सेवा निशुल्क हुने गप छाडिरहेका छन् बिरामीले भने मन्त्रीज्यू भाषणले रोग निको हुँदैन औषधि पठाउनु पर्यो नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष भीम रावलले संविधानमा सबैका अधिकार समेटिएको बताएका छन् पार्टी अगुवा कार्यकर्ता प्रशिक्षणको लागि सुदूरपश्चिमका जिल्ला दौड़ाहमा रहेका उपाध्यक्ष रावलले हिजो नेपाल उत्पीड़ित जातीय मुक्ति समाज डडेलधुवाको पाँचौं जिल्ला सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो नेता रावलले नेपालको संविधानमा दलितहरूका लागि आयोग गठन गर्ने व्यवस्था गरिएको र त्यसमा सबै हक अधिकार समेटिएको बताएका छन् नेपाल उत्पीड़ित जातीय मुक्ति समाजले समानताको न्यायको लागि दलितहरूको विकास उत्थान र प्रगतिको लागि नेपाल उत्पीड़ित जातीय मुक्ति समाजले गरेका काम सराहनीय रहेको भन्दै प्रशंसा व्यक्त गरे अझै पनि समाजमा स्वछुतको विविधहरू छन् नेता रावलले भने समाजलाई सांस्कृतिक रूपमा बदल्नु पर्ने रहेको र समाजमा लामो समयदेखि जातीय विभेद रहेकाले जातीय विभेदको अन्त्य गर्नको लागि सशक्त भएर अगाडि बढ्नुपर्छ गर्ने धारणा रहेको छ डडेलधुराका दुईवटा गाविसले आफ्नो गाउँ परिषद सम्पन्न गरेका छन् केही दिन अघि पहिलो गाविसको रूपमा समैजी गाविसले आफ्नो गाउँ परिषद सम्पन्न गरेको थियो भने हिजो मात्रै असीग्राम गाविसले परिषद सम्पन्न गरेको छ आगामी फागुन बाइस गते जिल्ला परिषद गर्ने जिल्ला विकास समिति डडेलधुराको कार्ययोजना अनुरूप जिल्लाका गाविसहरूले धमाधम गाउँ परिषद सम्पन्न गरिरहेका हुन् असीग्राम गाविसले हिजो लोकतान्त्रिक गणतन्त्र पश्चातको नवौं गाउँ परिषद सम्पन्न गरेको हो गाविस सचिव भक्त सिंह कुंवरको अध्यक्षता र निमित्त स्थानीय विकास अधिकारी रामकुमार श्रेष्ठको प्रमुख आति अध्यक्षतामा आयोजित कार्यक्रममा बयालिस लाख सैतिस हजार बराबरको आयव्यय प्रस्तुत गरिएको थियो गाउँ परिषदले आगामी आर्थिक वर्षका लागि एक करोड़ तेह्र लाख सन्ताउन्न हजार बराबरको बजेट प्रस्ताव गरेको गाविस सचिव कुंवरले जानकारी दिएका छन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ वनजंगलको फडानी खुला चरिचरण वन अतिक्रमण अनियन्त्रित बस्ती विकास जस्ता कारणले गर्दा बैतरीको ग्वालेक जलाधार क्षेत्रमा पानीको मुहान सुक्दै जान थालेको एक अध्ययनले देखाएको छ वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आइरहेका संस्था इसिमोड र स्यान्डीले गरेको अध्ययनले यस्तो देखाएको हो अध्ययन अनुसार जलवायु परिवर्तनले होस् या विकासका नाममा अव्यवस्थित र अवैज्ञानिक रूपमा गरिने मानवीय क्रियाकलापको प्रत्यक्ष असर पानीका मुहानहरूमा देखिन थालेको छ दश र चन्द नगरपालिकामा दुई सय पैसठी घरधुरी र ग्वालेक क्षेत्रका एक सय पचास घरधुरीमा सर्वेक्षण गर्दा खानेपानी सिंचाई र घाँस दाउराको मात्रा अप्रत्याशित रूपमा घट्दै गएको दशरथ नगरपालिकाले जनाएको छ गैर सरकारी संस्था मोड स्याण्डी र साडाको आर्थिक तथा प्राविधिक सहयोगमा डाक्टर वाजेश राईले यस क्षेत्रको जलस्रोतको अवस्थाबारे गरिएको सर्वेक्षण प्रतिवेदनमा यो तथ्याङ्क उल्लेख गरिएको छ उल्लेख ग्वालिक जलाधार क्षेत्रको संरक्षणका लागि त्यस क्षेत्रका स्थानीयसँग समन्वय आवश्यक रहेको उनले बताएका छन् कैलालीमा मातृ मृत्यु दर घट्दै गएको छ नियमित गर्भको जाँच तथा स्वास्थ्य संस्थामा प्रसुति हुने क्रम बढ्दै जान थालेपछि कैलालीमा मातृ मृत्यु दर घट्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले जनाएको छ आठ वर्ष अघि जिल्लामा त्रिचालिस गर्भवती महिलाले ज्यान गुमाएकोमा पछिल्ला वर्ष यता भने मातृ मृत्यु दर घटेको जनस्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकारी मोहनदेव भट्टले जानकारी दिएका छन् जिल्लाका प्रसुति गृह र सबै स्वास्थ्य संस्थामा सेवा शुरू भएपछि महिलाको जीवन सुरक्षासँगै दक्ष स्वास्थ्य सहायताले प्रसुति गराउने नियमित गर्भ जाँच गराई स्वस्थ बच्चा जन्माउनुपर्छ भन्ने चेतनामा वृद्धि भएपछि मातृ मृत्यु दरमा कमी आएको जनस्वास्थ्य कार्यालय कैलालीका नर्सिङ इन्चार्ज तारादेवी तामाङको भनाइरहेको छ पहिले जिल्लामा मातृ स्वास्थ्य सेवा नहुँदा ग्रामीण समुदायका अधिकांश महिलाहरूको घरमै सुत्केरी गराउँदा आमा र शिशुको अकालमै ज्यान जाने गरेको थियो तर अहिले जिल्लाका सबै स्वास्थ्य संस्थामा मातृ स्वास्थ्य सेवा शुरू भएपछि अस्पतालमा आउने क्रम बढेको र मातृ तथा नवजात शिशुको मृत्युदर पनि घटेको उनको भनाइरहेको छ सघन शहरी विकास कार्यक्रम अन्तर्गत कञ्चनपुर सदरमुकाम महेन्द्रगढ़ क्षेत्रका चौध सड़क कालोपत्र गरिने भएका छन् कालोपत्रका लागि भीमदत्त नगरपालिकाको वडा नम्बर एकदेखि उन्नाइससम्मका चौध सड़कको सर्वे शुरू भएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढ़ीका इन्जिनियर मोहन अवस्थीले जानकारी दिएका छन् हालसम्म तेह्र किलोमिटर सड़क सर्वे भइसकेको छ इन्जिनियर जोशीका अनुसार भीमदत्त नगरपालिकाको वडा नम्बर चार र अठार जानकी टोल कटान भगतपुर नेम्बुखेडा सालघारी बागवानी क्षेत्रको करिब तेह्र किलोमिटर सड़कको सर्वे सम्पन्न सम्पन्न भएको छ इन्जिनियर अवस्थिका अनुसार कालोपत्रका लागि छनौट भएका सड़कको सर्वेको काम जारी रहेको छ सड़कको सर्वे सकिएपछि कालोपत्रका लागि अन्य प्रक्रिया अगाडि बढ़ने उनले बताएका छन् कतिपय वडाका सड़कमा ढल निकास कलबर्ड निर्माण सहितको सड़क कालोपत्र योजना परेको उनले बताएका छन् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले तराईका सोह्र जिल्लाका सदरमुकाममा सघन शहरी विकास कार्यक्रम लागू गर्ने घोषणा गरेको थियो योजनामा सुदूरपश्चिमका धनगढ़ी र महेन्द्रनगर सनौट भएका थिए स्वास्थ्य मन्त्रालयले दस प्रतिशत सेवा निशुल्क गराउन निर्देशनसहित देशभरका अस्पतालहरूलाई पत्राचार गरेको छ पुस एक गतेदेखि अनिवार्य कार्यान्वयन गराउन देशभरका सबै अस्पताललाई पत्राचार गरिएको स्वास्थ्य मन्त्री गगन थापाले जानकारी दिएका छन् स्वास्थ्य मन्त्रालयले यसअघि नै गरेको यो व्यवस्था कार्यान्वयन नभएसम्म पुनः निर्देशनात्मक सहित परिपत्र गरिएको हो सरकारले गत कार्तिक तेह्र गति नै गरीब असहाय अपाङ्गता भएका व्यक्ति लगायतको उपचार सेवामा दस प्रतिशत छोड दिन निर्देशनसहित सार्वजनिक सूचना निकालेको थियो मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले सेवाग्रहले निशुल्क सेवा नपाएको गुनासो आएकाले पुनः पत्राचार गरिएको र सेवा पाए नपाएको अभिलेख पनि सुस्त दुरूस्त रूपमा राख्न भनिएको जानकारी दिएका छन् स्वास्थ्य मन्त्री थापाका अनुसार निजी अस्पतालहरूले सेवा शुल्कमा दस प्रतिशत छुट दिए नदिएको जानकारी सम्बन्धित जिल्लाका गाविस नगरपालिका जिल्ला जनस्वास्थ्य कार्यालय जिल्ला प्रशासन कार्यालयले अनुगमन गर्ने व्यवस्था मिलाइएको छ अब सड़क तथा सवारीसँग सम्बन्धित